भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म अच्युत घिमिरेको स्वागत छ आजको एकल कविता वाचनमा मैले कवि संगम संयोगलाई लिएर आइपुगेको छु उहाँको घर पोखरा अहिले चितवनको देवघाटमा अध्ययनरत हुनुहुन्छ र अहिले चाहिँ काठमाडौँमा आउनुभएको बेलामा मैले आजको कार्यक्रममा कविता वाचनको लागि उहाँलाई लिएर आएको छु उहाँ छन्दमा कविता लेख्नुहुन्छ भनेर देवघाटै उहाँभन्दा अगाडिका विद्यार्थी हाम्रो एकल कविता वाचनमा आइसकेका साथीले भन्नुभएपछि मैले उहाँलाई बाहिर धेरै कुरा नसोधिकन भित्र पसेको छु तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा धेरै धेरै धन्यवाद तपाईँ कविता लेख्नुहुन्छ कहिलेदेखि देवघाट प्रवेश गरेको केही वर्षमै एक वर्ष बसिसकेपछि अनि त्यसपछि त्यहाँका दाईहरूद्वारा गुरुहरूद्वारा प्रेरणा भएर उहाँहरूले सिकाउन थालिसकेपछि अनि लेख्न सुरु गरेको मैले यो कार्यक्रममा पस्नुभन्दा अगाडि एउटा कुरा चाहिँ सोधेँ हजुर सोधेँ के सोधेँ मैले तपाईँको उमेर कति भयो भनेर सोधेको थिएँ है दोहोऱ्याएर सोधौँ कति भयो अठार पुरा पुगेर उन्नाइसमा हिँडिरहेछ अठार पुरा भएर उन्नाइसमा अठार वर्ष हुनुभयो भने गयो भने उन्नाइस त भर्खर लाग्दै हो होइन अठार वर्षमा हुँदाखेरि कविता लेखा कति वर्ष भयो त म दस वर्षको उमेरमा देवघाट प्रवेश गरेका थिएँ भनेपछि आठ वर्ष भयो कविता लेख्न थालेको भयो आठ वर्ष भयो अघि कता म प्रथम भएको नि भन्दै हुनुहुन्छ तपाईँ पोखरा प्रतियोगिताहरूमा म प्रायः प्रथम नै हुन्छ ओहो आज एक्लै बोलाइयो कम्पिटिसन गर्नुपर्ने छ रमाइलो गरेको मैले एउटा कविता सुनाउनुहोस् त तपाईँको मैले यही वर्ष दुई हजार छत्तर साल सुरु हुँदाहुँदै त्यो वैशाख दुई तिन गतेतिरमै यो नयाँ वर्षलाई शुभकामना दिनलाई यस्तो यस्तो होस् भन्ने हिसाबले मैले एउटा कविता लेखेको थिएँ उति बेला छन्दमा छन्द भुजङ्ग प्रयात म कविता सुरु गर्छु सुनाउनुहोस् त कतै दुःखका भेल बगदै नओस् खुशी साथ पाल यो बाँच्न पाओस् बिहानी हुँदा सूर्य हाँस्दै उदाओस् सबै गाउँमा मस् चित्तले शान्ति छाओस् सबै गाउँमा स्थले शान्ति छाओस् दि त्रास भूकम्प जसता नउन् यहाँ देशद्रोहित घुम्नै नपाउन् बजोस शङ्खावाज गई कन्दरामा नजिस्कोस कुनै शत्रु आई सीमामा नजिस्कोस कुनै शत्रु आई सीमामा कुनै रक्तका बा छिटा केही नहोन् कुनै बालले हात थाप्दै नरो तिमी फुल हौ देश लाई सजाऊ नयाँ वर्षले हर सबो केर ल्याऊ नयाँ वर्षले हर सबो केर ल्याऊ छिमेकीहरू मित्रता गाँस्न यही मृतिका माझ आइरमाउन् बनायौ भने स्वर्गको राजधानी सधैँ बाँछ नेपाल आनन्दमानी सधैँ बाँच नेपाल आनन्दमाने भुजङ्ग भुजङ प्राय छन्दको कविता नयाँ वर्षको बारेमा मैले भर्खरै सकेँ यस्तो द्रुत विलम्बित छन्दमा पनि मैले चारवटा नयाँ वर्षकै बारेमा रचेको थिएँ उति बेला एकैछिन म तपाईँको पहिला परिचय गराउँछु फेरि एकचोटि पोखरा तपाईँको घर सङ्गम संयोग तपाईँको नाउँ देवघाट चितवनमा पढ्नुभएको कति वर्ष पढ्नुभयो त्यहाँ दस वर्षदेखि पढ्न थालेको भनेपछि छ सात आठ सात वर्ष भयो सात वर्ष पढ्नु भयो अहिले कुन कुन तह भयो त भर्खर बाह्र प्लस टू सकेर प्लस टू सक्नुभयो कविता प्रतियोगितामा प्रथमहरू भइरहनुहुन्छ भइरहन्छु म चितवनको रेडियोहरू छ नि कालिका सिनर्जी यहाँ पनि म प्रायः गइरहन्थेँ प्रथम नै भइरहन्थ्यौँ आज चाहिँ उज्यालो रेडियोको एकल कविता वाचनमा मनोज भण्डारीजीले हजुर पठाइदिनु भएको है अब मैले नामै भने मलाई फोन गर्नुभएको थियो र अनि पठाइदिनु भएको अहिले तपाईँले भुजङ्ग प्रयास छन्द वाचन गर्दाखेरिको तपाईँको त्यो उच्चारण दीर्घमा अलि लामै गरेको हो मिलाएरै तपाईँको त्यो स्वभाव हो अरूले भन्दा अलिक बढी नै दीर्घलाई लामो पारेको जस्तो लाग्यो मलाई तपाईँको छन्दको हेर्नको लागि पनि मलाई अरू हामीले सुनिरहेको सुन्दा त सजिलो हुन्छ नि अझ रामायणको एक टुक्रा पढ्न सकिन्छ सुनाउनुहोस् त तपाईँकै शैलीमा एक दिन नारद सत्यलोक पुगी गया लोको गरू हित भनी ब्रह्मा ताई थिया पर्या खुसी गराया पनि क्या सोध छौ तिमी सोध भन्छु म भनी मर्जी भए थियो जसै ब्रह्माको करुणा बुझेर ऋषिले विन्ती गर्यायो तसै हे ब्रह्मा जति हुन् शुभा शुभ सबै सुनिरह्या छु कछु बाँकी छैन तथापि सुन्न अहिले इच्छा मयो गर्दछु आउला जब यो कली बखतमा प्राणी दुराचार भई गर्ण्या छन् सब पाप अनेक तरहका निचका मतीमा गई कोही जन्त परास्त्रीमा रत हुनन् कोही त हिंसा महा देहैला आत्म जानी रहनन् नास्तिक पशु झै तहाँ यहाँभन्दा उताको चाहिँ आउँदैन कण्ठ थियो अलि अरू बिचको कतै आउँछ रामायणकै कतै कतै सार्दुल विकृत बाहेक पनि छ नि त्यसमा है छ शिखरिणीमा छ होइन महाभारत चानकहरु त्यो त्यति कण्ठ गरेका छैन पढ्न पढेको पर्छ तपाईँहरूलाई कोर्समा पनि कोर्समा त पर्दैन आफैले सोध्दैन अब तपाईँको चाहिँ एउटा कविता कुन सुनाउने त नयाँ वर्षको के बाँकी छ भन्नुहुन्थ्यो छयत्तर साल लागे पछाडि लेख्नु भएको कि अथवा जुन कुनै तपाईँले सुनाउनु भयो हुन्छ आज हामीसँग सङ्गम संयोग हुनुहुन्छ पोखरा कहाँ हो तपाईँको घर पोखरा छोरेपाटन छोरेपाटन हो अनि सानैदेखि संस्कृत पढ्नुहुन्थ्यो कि पछि पढ्नुभएको पछि पाँच कक्षा पाँचसम्म चाहिँ अरू सामान्य स्कुलमा बोर्डिङमा पढ्थ्यौँ पाँचपछि अनि देवघाट आइहालेको हो त्यसपछि कसले पठाइदिनु भयो देवघाटमा पोखरामा बिन्देवासिन मन्दिर भन्ने मन्दिर छ होइन त्यहाँ म दर्शन गर्न गइरहेको थिएँ आमासँग सानो उमेरमा हात समात्दै आमाको छोरीहरूलाई समात्दै अनि गइराख्दाखेरि म जत्रै आफू जत्रै साथीहरू हुन्छ नि त्यहाँ अब धोती पाटा लाएर मलाई आफैलाई टिका लगाइदिएर मन्त्रहरू पढेर त्यो देख्दा म आकर्षित भएँ त्यहाँ होइन अनि आमालाई पनि एउटा इच्छा जाग्यो संस्कृत पढाउने छोरालाई अनि त्यसपछि त्यहाँ सम्पर्क गर्नुभयो आमाले पनि अनि सम्पर्क गर्दाखेरि नेपालका सबैभन्दा संस्कृतमा राम्रो पढाइ हुने ठाउँ देवघाटमा छ हरिहर मन्दिरमा परमानन्द संस्कृत गुरुकुलमा त्यहाँ लानुभयो भने पक्कै पनि तपाईँको इच्छा पुरा हुन्छ तपाईँले पढ्न सक्नुहुन्छ भन्ने त्यहाँबाट सुझाव पाए सुझाव पाइसकेपछि अनि त्यहीँ देवघाट रेडियोमै मेरो दाईले काम गर्नुहुन्थ्यो स्टेसन म्यानेजर हुनुहुन्थ्यो देवघाटको रेडियोमा अनि दाईलाई पनि सम्पर्क गरिसकेपछि अनि त्यहाँ दाईबाट फेरि त्यहाँ सम्पर्क भयो गुरुकुलमा गुरुकुलमा सम्पर्क भइसकेपछि अब त्यहाँ गइयो इन्ट्रान्स दिँदाखेरि अनि इन्ट्रान्समा पास पनि भइयो नि त्यसपछि अहिले रमाइलो लाग्छ संस्कृत पढेकोमा एकदमै रमाइलो अरू विषय पढ्नु पाएको हुन्थ्यो जस्तो पनि होइन त्यस्तो ग्लानी महसुस कहिले भएन अहिलेसम्म गर्व हुन्छ एकदम गर्व हुन्छ तपाईँ टिका सिका लगाउनु भएको छ कर्मकाण्ड पनि पढ्नु भएको छ कि अब ब्याचलरबाट छुट्टिने हो कर्मकाण्ड भन्दा पनि हामीले कर्मकाण्ड भन्ने विषय यो चाहिँ हामी सानैमा लगभग दस कक्षासम्ममै सकिसकेका हुन्छौँ अब भने आफ्नो विषय हुन्छ नि ग्रन्थ अध्ययनदेखि लिएर आफ्नो वास्तविक विषय अब संस्कृत व्याकरण हाम्रो विषय भनेको त्यो चाहिँ अब हाम्रो अध्ययन गर्ने बेला भइरहेको छ अध्ययन गरी पनि तपाईँको प्रथम भएको कुनै कविता सम्झना छ अहिले सुनाउन सकिन्छ छ नि भन्नुभयो सुनाउनुहोस् त कुन छ अहिले मेरो यो कविता चाहिँ प्रायले सुन्नु भएको छ भनौँ न भलाद्मी कविता शीर्षक भलाद्मी छन्द शार्दुल विक्रेडित समाजमा दुई प्रकारका भलाद्मीहरू हुन्छन् होइन अब दुई प्रकारका भलाद्मीमा एक प्रकारको भलाद्मी एउटा नाटकीपनको भलाद्मी हुन्छ अर्को भने रियलमै भलाद्मी हुन्छ होइन मैले चाहिँ ती नाटकीयहरूलाई व्यङ्ग्य गरेर एउटा लाजनी कविता सिर्जना गरेको छु म कविता सुरु गर्छु हाम्रा सर्टिफिकेट बाकसभरि छन् कोचिएका सबै छैनन् ज्ञान विवेक केही हृदयमा भन्छौ भलाद्मी अझै औठी हात भरी छ पुस्तकली खुट्टा बजाई हिँड्यौ कालो कोट सजाउँदै मुलुकमा हामी भलादमी भयौ आँखामा छ विशिष्टता खुब कला बन्छौ चना खोपना हिँड्दै गोबर किस्दछौ सडकमा थाहै नपाइकन जुवा तास फिटेर गई चौरमा हारेर लौरी तियौ टोपी मात्र भिरेर चट शिरमा हामी भलादमी भयौ चाँदी काठ तथापि होस् पितलका लौरी समाइकन ठ्याक्कै नाटक गर्दछौ अझ भनौ चस्मा लगाइकन पैसा पेन्सनको खुसुक कसरी गोजी मजाले भर्यौ छोरोको फिस बिर्सियौ कति मजा हामी भलादमी भयौ खाली नक्कल पार्न मात्र दिनहु पोसाक फेर्छौ कति पाए सम्म सबै बढे उदर यो छौ अटाए जति ठाडो बोतल हातमा बियरको पियो भन्दै पियौं भ्रष्टाचार गरेर पेट भरियो हामी भलादमी भयौं डुल्छौ गाउँभरि झुलुक युवती छड़के परि हेर्दछौ अर्कै सुन्दर श्रीमती बरु कतै पायौं भने फेर्दछौ हातैले झटपाट मन्दिर पुगी ढोगे जसै गरिदियौ टीका टुच्च पिलित मस्तक भर्यौ हामी भलादमी भयौ गर्छौ भाषण खानुहुन्न जन हो गाजा धतुरोहरू राम्रो मानिस बन्नु छैन उपमा पायौ चुरोटे बरु लायो रोग अनेक हस्पिटलमा दौडेर झट्टै गयौ लायो रोग अनेक हस्पिटलमा दौडेर झट्टै गयौं पैसा टन्न तिरेर डाक्टरसँगै हामी भलादमी भयौ टोपी मात्र भिरेर चट्ट शिरमा हामी भलाद्मी भयौ टिका टुच्च पिलित मस्तक भर्यौ हामी भलाद्मी भयौ छोरोको फिस बिर्सियौ कति मजा हामी भलाद्मी भयौ खुब ताली बच्छ होला यो कविता त है बजाउँछन् मैले प्रथम त्यसै भएन होला जस्तो ताली बज्यो ताली बज्यो अनि निर्णायकहरूले पनि कति ठाउँमा वाचन गर्नुभयो अहिलेसम्म प्रतियोगिताहरू त मैले दस बाह्रवटामा गइसकेको छु ठाउँमा प्रथम हो एक दुई ठाउँमा द्वितीय पनि भएको छ तपाईँ यस्तो प्रथम भइरहने मान्छेलाई कसैले भेट्नु पऱ्यो भने कसरी सम्पर्क गर्ने तपाईँलाई मलाई सम्पर्क गर्नलाई यस्तो म फेसबुक पनि चलाउँछु ट्विटर पनि चलाउँछु इन्स्टाग्राम पनि छ मेरो के के छ नाम भन्नुहोस् सङ्गम संयोग फेसबुकमा सर्च गर्ने बित्तिकै नेपालीमा मेरो नाम आउँछ त्यहाँ होइन अनि अर्को ट्विटरमा सङ्गम बस्याल छ इन्स्टाग्राममा पनि सङ्गम बस्याल छ फोनै गर्न पनि सकियो फोन गर्न पनि सकियो कति नम्बरमा अन्ठानब्बे एक बहत्तर चालिस नौ सय अन्ठाउन्न अन्ठानब्बे एक बहत्तर चालिस नौ सय अन्ठाउन्न अङ्ग्रेजी सँगसँगै पढ्नु भएको छ कि छैन पढाएको छ इङ्ग्लिसमा भन्नुहोस् त number nine eight one seven two four zero nine five eight यो आवाज तपाईँले उज्यालोको स्टुडियोबाट सुनिरहनु भएको आवाज हो यति बेला म कवि सङ्गम संयोगसँग छु पोखरा उहाँको घर देवघाट चितवनमा उहाँले भएको र अर्को एउटा कविता फेरि हामी सुन्छौँ उहाँका कविता सुन्दैछौँ अब कुन छन्दको सुनाउनुहुन्छ म एउटा आमा कविता सुनाउँछु छन्द वसन्त तिलका यो चाहिँ म भर्खर भर्खर आश्रममा पुगेको थिएँ कविता सिकिरहने क्रम थियो मनोज भण्डारी दाई गोविन्द गोपाल खतिवडा दाईहरू हुनुहुन्थ्यो पढाउनु पनि भयो गुरुजी भन्नुपर्छ मैले त वास्तवमै पढाउनु भयो हजुर पढाउनु पनि भयो छन्दका विशेष ज्ञान दिनुभयो होइन अनि विषयगत पुस्तकहरू पनि पढाउनु भयो अनि यस्तै गुरुहरूद्वारा त्यो गर्दा गर्दै सिक्दा सिक्दै एउटा आमा कविता मैले अलि सानैमा रचना गरेको थिएँ त्यो कविता म सुनाउँछु कविता सुरु गर्छु आमा भित्र अब सिसलाख देऊ मस्तिष्कमा मृत अनि ज्ञान भर देऊ मान्दै म मान्दिन यहाँ अब बस्न एक्लै साँचो म भन्छु अहिले मन जान्छ बेग्लै तिम्रो प्रणाम अनि आदर गर्छु आमा यै नाम मात्र म यति जप्स्वामा छोडेर काख जब दूर भई माए वात्सल्यपूर्ण रस प्रेम सबै गुमाए आमा बिना छ अधुरो अब जिन्दगानी न्यास्रो भई हृदय वंशयता खरानी मेरो पुकार यति मात्र विराट आमा न खोस कहिल्यै अब बालबाट दुर्गा अपार जगकी जननी तिमी हौ माया दयार ममता करुणा तिमी हौ सद्भावले हृदयबाट म ध्यान गर्छु सेवा गरी शरणमा दिनरात पर्छु पीडा सहेर कति कष्ट गरी बढायो संस्कारका सहज पाठ सबै पढायो तिम्रो अभाव जब पाउँछु दुःख हुन्छ आमा भएपछि भने सब पूर्ण हुन्छ आमा भएपछि सबै परिपूर्ण हुन्छ कति मिठो स्वर पनि मिठो रहेछ तपाईँको वसन्त तिलका छन्दमा होइन त अहिले हजुर हामी कवि सङ्गम संयोगसँग छौँ उहाँको घर पोखरा छोरेपाटनमा उहाँ जन्मनु भएको देवघाट चितवनमा अहिले अध्ययन सक्नु भएको छ भर्खरै प्लस टूको अध्ययन सक्नुभएको छ संस्कृतमा र अब स्नातक गर्नुपर्ने विद्यार्थी हुनुहुन्छ अठार वर्ष पूरा भएर उन्नाइस वर्ष लाग्नु भएको छ उहाँले बताइहाल्नुभयो अघि हामीलाई हामी आज उहाँका कविता सुन्दै उहाँसँग कुराकानी गर्दैछौ एकल कविता वाचनमा यो क्रम जारी रहन्छ उज्यालो सुन्दै गर्नुहोला भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण कविता वाचन उज्यालो रेडियो नेटवर्कको कार्यक्रम एकल कविता वाचनमा तपाईँलाई फेरि स्वागत छ एकल कविता वाचनमा आज म कवि संगम संयोगसँग छु संगम संयोगको घर पोखराको छोरे पाटन हो उहाँ देवघाट चितवनमा पढ्नुभएको विद्यार्थी संस्कृतमा अध्ययन गर्नुभएको छन्दमा कविताहरू लेख्नुहुन्छ र प्लस टू सक्नुभएको छ अहिले प्लस टूलाई के भन्छ संस्कृतमा म त बिर्सिरहन्छु कुन तह भन्छ तपाईँहरूको पहिला उत्तर मध्यमा भन्ने थियो होइन अहिले त अब प्लस टूसम्म मावि नै बनायो सरकारले उच्च मावि होइन त अब अब तपाईँ स्नातक पढ्नुपर्ने कहिलेदेखि एकछिन बिदा छ भर्ना त रिजल्ट आइसकेपछि हुन्छ रिजल्ट भएको छैन तपाईँको रिजल्ट कविताहरूमा प्रथम पनि हुनुभयो हजुर कतै कतै कतै चाहिँ दोस्रो पनि हुनुभयो है अठार वर्षको हुनुभयो छन्दमा मजाले कविता लेख्नुहुन्छ अब कुन सुनाउने त धेरै छन् कुन सुनाउ कुन सुनाउ लाग्छ कहिले हो नि त्यस्तो लाग्छ फरक फरक छन्द सुनाउनुपर्छ जस्तो लाग्छ त्यस्तो पनि लाग्छ एउटा पञ्चचाम्बर नछुटाउनुहोस् है अलिबारसम्म सुनाए पनि हुन्छ अहिले नै पर्दैन पञ्चचाम्बर मलाई साह्रै रमाइलो पनि लाग्छ सुन्नु ल अहिले चाहिँ कुन सुनाउनुहुन्छ अहिले चाहिँ म भुजङ्ग प्रयातकै युवाहरूलाई आह्वान गरेर एउटा कविता रचेको छु त्यो कविता यहाँ सुनाउँछु हुन्छ सुनाउनुहोस् त सम्पूर्ण युवाहरूमा समर्पित तिमी सत्यो बाट ल्याऊ युवा जाग है देशलाई बचाऊ यही माझ मो ती फलाई सधैँ हिँड्नु हिन्दुत्वको गीत गाई सधैँ हिँड्नु हिन्दुत्वको गीत गाई कि बाँधेर मुठी सबै जुट्नु पर्छ कि त्यागेर निद्रा सबै उठ्नु पर्छ गुनौ प्रेमले एक ताको समाज नभत्कोस बनोस भव्य यो राजा न बनोस भव्य यो राज्याज यतै कस्तुरीका सबै गन्ध छर्नु सकेसम्म ढुङ्गा भरी प्राण भर्नु चलाएर आनन्दले हात खुट्टा यही राष्ट्रका झ्या लमा बुट्टा यही राष्ट्रका झ्या लमा बुट्टा तिमी मातिए पुर पुरोमा छुने छिन् कयौं रात ने पाल आमा छिन् त्यसैले युवा क्रान्ति कारी बनेर तिमी बोल है मे घजै गर्जिएर तिमी बोल हैमे घसै गर्जिएर बसी देश आफ्नै कलाले सिङ्गार विदेशीहरू फर्किउन् बार बार यतै चाँदनी सूर्य सँगै स्वयम् स्वयं देव ने पालमा आउन् स्वयं देव ने पालमा आउन् तिखा रे नङ्ग्रा यही खेत जोत मुछी सप्तरङ्गी मजासँग पोत सधैँ प्रेमको भावना बाँड्नु पर्छ युवाले त ब्रह्माण्ड यो हाँक्नु पर्छ युवाले त ब्रह्माण्ड यो हाँक्नु पर्छ तपाईँको घरमा को को हुनुहुन्छ हाम्रो घरमा बुवा आमा पाँचवटा दाजुभाइ छौँ तपाईँ कुन चाहिँ दाजु म कान्छु तपाईँ कान्छु दाईहरूले पढ्नु भएको छ संस्कृत संस्कृत कसैले पढ्नु बुवा आमाले पनि छैन तपाईँले मात्रै के भन्नुहुन्छ अरूहरूले मतलब कान्छोले चाहिँ राम्रो गर्यो भन्नुहुन्छ <laughs> दाईहरू आफ्नै क्षेत्रमा हुनुहुन्छ मलाई यो क्षेत्रमा पठाएको आमाहरू आमा बुवा खुसी पनि हुनुहुन्छ दाईहरू पनि खुसी हुनुहुन्छ गर्व नै छ गर्व नै छ अनि काठमाडौँ अनुभवको कति भयो त भर्खर पन्ध्र बिस दिन हुनुलाई पटक हो दोस्रो पटक हुनु काठमाडौँमा कुनै कार्यक्रममा सहभागी हुनुभयो यस्तो कार्यक्रममा सहभागी भएको छैन कसैले बोलायो भने जानुहुन्छ अघि फोन नम्बर छोडिएको छ बोलाउनुहुन्छ कि अर्को कविता सुनाउनुहोस् त एउटा म धेरै गफ किन गर्दिनँ भने हामीसँग समय कम छ धेरै कविता सुन्नु मन लाग्यो तपाईँको स्वर मिठो छ यसो अरूले पनि भन्नुहुन्छ हजुर कविता मिठो छ है म यो कविता चाहिँ यो छन्द अच्युत दाईलाई समर्पित मलाई हजुर यो छन्द छन्द पञ्च चामर कति राम्रो अच्युत घिमिरेलाई हजुर ल सुनाउनुहोस् त शीर्षक म शक्तिमान झै भनौँ हजुर यो समस्यापूर्तिमा छ हजुर म कविता सुरु गर्छु बजाउँदै म बाँसुरी मिठास कृष्ण नै बनु विनम्र पूज्य राज्यको दुरुस्त राम झै बनु र शान्त मस्त भई बसु लिएर चन्द्र शीतला म शक्तिमान झै बनु पिएर व्योमको जल चिनोस् न विश्वले भनोस् तहोस् विशाल साधक बनोस् अनन्त काम औ हटुन् समस्त बाधक छ देश भित्र देहयो सधैँ सधैँ समर्पण म शक्तिमान झै बनु मुछेर मृतका कण म बस्न सक्छु धीर वीर शैल झै युगौँ तक र चौकीदार देशको मोह उदार रक्षक चलाख द्वार पाल भई लडेर युद्ध भीषण म शक्तिमान झै बनु तिरेर मातृको कोरिणा हरा भरा बनोस् धरा भनुन् चरा कराउँदै हिमालले पहाडले मधे समेत लाउँदै अरण्यका प्रसूनले सजाउँदै यही थलो म शक्तिमान झैँ बनु गरेर देशको भलो म स्वाभिमान जान्छु आज रुख भन्छु वैदिक सुकर्म गर्नु पर्छ हे मसँग ज्ञान यही सिक मसँग शास्त्रका कुरा गरे जितिन्न मानव म शक्तिमान झै बनु जितेर झट्ट दानव म शक्तिमान झै बनु जितेर झट्ट दानव म शक्तिमान झै बनु भनु जितेर झट दानव पञ्चचाम्बर छन्द पढ्दा गाह्रो हुन्छ यस्तो गाह्रो भन्दा पनि तपाईँको गलामा अप्ठ्यारो हुन थाले हो सुक्छ कहिले कहिले भनौँ न यो त रावणले हो रावणले शिवलाई खुसी पार्नलाई गाएको स्तुति गर्दाखेरिको छन्द भन्छन् है आफ्नै यसमा स्वर हुन्छ है अर्को स्वरमा पनि यसलाई गाउन सकिन्छ अब मैले आफ्नो स्वरमा गाएँ अर्को चाहिँ कस्तो हुन्छ तपाईँलाई त्यो श्लोक नै आउँछ रावणले गरेको श्लोक आउँदैन आउँछ भनौँ न अलिकति सुनाउनुहोस् त तपाईँले भनेको शैलीमा जटाकटा हसम्भ्रमन् भ्रमन निलिम्प निर्झरी बिलोल्लबीचि बल्लरी विराजमान मूर्धने धग धग धग ज्वलल ललाटप टपावके किशोर चन्द्रशेखरे रति प्रतीक्षणम मम यतिसम्म आउँछ उल्था आउँछ नेपालीमा नेपालीमा उल्था हुँदा पनि यसलाई अन्वय गरेर नेपाली भन्नुपर्छ हामीले भनौँ न यसलाई ठ्याक्कै नेपालीमा आउँछ भन्दा पनि तपाईँलाई फेरि पछि भन्छु अहिले यहाँ भन्दाखेरि अन्वय गर्न अलि लामै हुन्छ लामो हुन्छ हजुर अर्को तपाईँले अर्को शैली भन्नुभएको थियो नि जुन यो चाहिँ एक टुक्रा सुनाउनुहोस् त कस्तो हुन्छ तपाईँको कविता अर्को यही अर्को शैलीमा पञ्चचामरकै बजाउँदै म बाँसुरी मिठास कृष्ण नै बनु विनम्र पूज्य राज्यको दुरुस्त राम झै बनु र शान्त मस्त भई बसौँ लिएर चन्द्र शीतला म शक्तिमान झै बनु पिएर व्योमको जल हामीले सानोमा एउटा कविता पढ्थ्यौँ कि हामीलाई त्यति बेला सरहरूले मिस म्याडमहरूले यसरी पढाउनु थियो त्यो कविता पञ्चतामा र छन्दमा थियो न टिप्नु हेर कोपिला नचुन्नु पाप लाग्दछ भनेर पढाउनुहुन्थ्यो पछि बुझ्दै जाँदा छन्द बुझ्दै जाँदा यहाँ आइसकेपछि त्यो त यसरी पो रहेछ नटिप्नु हेर कोपिला नचुड्नु पाप लाग्दछ नच्यात्नु फुल नानी हो दया र धर्म भाग्दछ नछोप्नु है चरीबरी सरापासु पासु लाग्दछ मार्नु जन्तु है कुनै उठेर काल जाग्दछ भनेर यसरी रमाइलो गरी पञ्चचामरको कुरा गर्नु पायौँ सङ्गम संयोगजी तपाईँको कुरा पनि सुन्न एकदम मिठो लागिरहेको छ कविता पनि धेरै पढ्न लगाउनु मन छ तर समयले हामीलाई विदा गर्दैछ अब एउटा मात्रै कविता सुन्ने समय छ लामो छ भने लामै सुन्न सकिन्छ अहिले कुनै लामो नै छ भने पनि हामीले त्यसलाई कन्ट्रोल गर्नु पर्दैन तपाईँले अब पक्कै मिठो कविता छोड्नुहुन्छ एउटा कविता भनेपछि कुन कविता सुनाउने कति छन् तपाईँका कविता कविता छन् नि टन्नै छन् सयवटा नि पुग्छ नि क्या सयवटा अब केही दिनमा पुग्छन् भनौँ न हो पुग्न पुग्न लागेका छन् ल एउटा सुनाउनुहोस् त अब अनि हामी छुट्टिन्छौँ फेरि पनि म छन्द शार्दुली विक्रेडितमै आएँ यो कविता पनि यो वालिङ महोत्सव भएको थियो त्यहाँ म प्रथम भएको थिएँ कविता शीर्षक नेपाल मेरो घर कविता म सुरु गर्छु है माटोमा सुन फल्छ यी बगरमा चम्किन्छ मोती पनि कोइलीले अझ बोल्छ संस्कृत यतै नेपालाउ भनी जहिले सम्म छ सूर्य चन्द्र नभमा झुक्दैन झण्डा तर स्वर्गैको अमरावती सहर हो नेपाल मेरो घर स्वामी संत सन्त हर घडी बाणी हजारों सुना, त्यो पियुष पिएर जीवन अहो के हुन्न आफै भन ढुङ्गामा पनि प्राण जीवन हुने यस्तो कहाँ पो छरा गर्नै हुन्न सङ्ग तुलना नेपाल मेरो घर ढुङ्गा भित्र बसेर गर्नु छरके, बस्छौ सधैँ नै परा, ए देवी अब निस्क बाहिर तिमी फोडेर त्यो पत्थर तिम्रा स्वागत गर्छु भव्य यसरी वाचा दिए ईश्वरा हे शिव पार्वती तलझरी नेपाल मेरो घर एउटा शब्द म भन्छु सुन्नु अहिले ए चिन ए भारत साँच्चै किन्न सकिन्न विश्वभरमा यो देशको ताकत हामी वीर सपूत हौ जगतमा लुक्दैन कहिल्यै सिरा हामी वीर सपूत हौ जगतमा झुक्दैन कहिल्यै सिरा जिउँदो सिंह र बाघको नगर हो नेपाल मेरो घर पैसाका बिटफल छ हेर्नु कसरी हाम्रो नयाँ सालमा सारा सृष्टि छ आज यो प्रकृतिको के छैन नेपालमा तिम्रा दुर्बल स्याल शासन सबै छोडेर अन्तै सरा राजाको दरबार हो मुलुक यो नेपाल मेरो घर <clears throat> आफ्ना नेत्र छिमेक राष्ट्र यसरी गाड्दैछ यो देशमा खैको रक्षक आउँछ हो बिउँझेर यो देशमा आफै आफै देश बनाउने धुन गरी लागौ बर आफै देश बचाउने धुन गरी लागौ बर हामी हात उठाउँदै अब भनौ नेपाल मेरो घर हामी हात उठाउँदै अब भनौ नेपाल मेरो घर खोकी <coughs> पनि लाग्छ है धेरै बोल्नुपर्छ बोल्दाखेरि चिच्चाएर घाँटीमा अप्ठ्यारो पर्छ नि पर्छ तपाईँको तपाईँको उमेरका समकालीन साथीहरू हुनुहुन्छ कविता लेख्ने कि सिनियरमाहरू मात्रै हुनुहुन्छ <clears throat> मेरो उमेरका पनि हुनुहुन्छ तपाईँले जुन प्रतियोगिताहरूमा भाग लिनुभयो त्यहाँ कस्तो उमेरका हुनुहुन्थ्यो त्यहाँ त्यति बेला भाग लिँदाखेरि मभन्दा अग्रज पनि आउनु भएको थियो लगभग प्राय मभन्दा अग्रज नै हुनुहुन्थ्यो तपाईँभन्दा अनुजहरू कमै हुनुहुन्थ्यो मभन्दा अनुज एक दुईजना हुनुहुन्थ्यो एउ मतलब मैले धेरै प्रति प्रतियोगिताहरूमा गएँ होइन त्यहाँ एक दुईवटा प्रतियोगितामा मभन्दा कम उमेरका एक दुईजना म देवघाटको तपाईँहरूको यो स्कुल कलेज अथवा आश्रममा पुग्न पाएको छैन नजिक नजिकसम्म चाहिँ पुगेको छु दुई चारजना मात्रै एकल कविता वाचनमा आउँदा यति रमाइलो रसिलो कुरा गर्नुहुन्छ त्यहाँ त सधैँ कविता चल्छ नि त्यहाँ त त्यहाँ जानुभयो भने त तपाईँ त डुब्नुहुन्छ भनौँ न चुर्लुम्मै कविता चल्छ तपाईँको के शुक्रबार शनिबार के भयो हुन्छ नि यस्तो शुक्रबार शनिबार भन्दा पनि त्यहाँ साहित्य कार्यक्रम भइरहेको छ हाम्रै आश्रममा भनौँ न गुरुकुलमा परमानन्द संस्कृत गुरुकुल विद्यापीठममा भित्रै विद्यार्थीले खोलेको एउटा छात्र परिषद छ संस्कृत छात्र कल्याण परिषद त्यहाँको म सचिव पनि हुँ त्यो परिषदले हरेक वर्ष परमानन्द काव्य सरिता गर्छ त्यो चाहिँ साहित्य कार्यक्रम त्यहाँ विभिन्न विशिष्ट व्यक्तिहरूलाई बोलाइन्छ नवराज पराजुली दाई पनि जानुभएको छ त्यहाँ भनौँ न उहाँहरूलाई बोलाएर साहित्य कार्यक्रम गरिन्छ राति राति गरिन्छ बहुत रमाइलो त्यहाँ गुरुको जुन आश्रम छ परमानन्द गुरुको स्मृति भण्डाराको अघिल्लो दिन परमानन्द गुरुको त्यो दिनभन्दा अघिल्लो दिन हामीले त्यो कार्यक्रम गर्छौँ राति अब तपाईँ आउँदा दिनमा के गर्ने अब त स्नातक पढ्ने होला स्नातकोत्तर पढ्ने होला त्यसपछि यसो गर्छु भन्ने केही लक्ष्य बोक्नु भएको छ ग्रन्थ अध्ययन गर्ने होइन ग्रन्थ अध्ययन गरिसकेपछि सर्वप्रथम त मलाई संस्कृतको यो जुन छ नि यो प्रचार प्रसार गर्न मन छ होइन गरी मैले सक्दो रूपमा आफ्नो तरिकाले गरिरहेको छु मान्छेले अहिले संस्कृतलाई बुझेको छैन बिस्तारै बुझ्ने बेला आइरहेको छ धर्मकर्म हुन्छ नि धर्मकर्म मात्रै नभएर संस्कृत विषय के हो त हाम्रो संस्कृति के हो त्यो मान्छेले बुझ्न अझै पनि धेरै बाँकी नै छ त्यो बुझाउने काममा अगाडि बढ्नुहुन्छ आफू विद्वान भएर धेरै धेरै धन्यवाद तपाईँलाई सङ्गम संयोगजी अठार वर्ष पुरा भएर उन्नाइस वर्ष लाग्नुभयो पोखरा घर छोरेपाटन देवघाट चितवनमा पढ्नुभयो अझै कन्टिन्यू पढ्दै हुनुहुन्छ होइन संस्कृत नै पढ्ने र तपाईँको उद्देश्य चाहिँ संस्कृतको प्रचार प्रसार गर्ने र संस्कृत सिकाउने यो धर्मसँग मात्रै सम्बन्धित होइन संस्कृतिसँग सम्बन्धित छ समृद्ध भाषा हो भनेर सिकाउन चाहनुहुन्छ हस् धेरै धेरै धन्यवाद तपाईँलाई हजुर दाईलाई पनि धेरै धेरै धन्यवाद हवस् त आजको एकल कविता वाचनबाट कवि सङ्गम संयोगसँगै प्राविधिक साथी प्रवीण श्रेष्ठ र म अच्युत घिमिरे पनि विदा हुन्छौँ नमस्कार शुभरात्री भावना जागृति चेतना र प्रस्तुतिको सम्मिश्रण एकल कविता वाचन